नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियो विजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजीको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ हामी रातको एघार बजीसम्म तपाईँहरू समक्ष रहनेछौ एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरंगमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै मोबाइल एप्लिकेशन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि तपाईँले हामीलाई सुनिरहनु भएको हुनुपर्छ डट रेडियो गरेर संसारभर जहाँ रहेर पनि हामीलाई प्रत्यक्ष तपाईँले सुन्न सक्नुहुन्छ आजको कार्यक्रम मुक्तक मालामा मैले श्रोता तपाईँहरूले नै माया र स्नेहले हामीलाई प्रेसित गर्नुभएको मुक्त खरबहरूको साथमा म उपस्थित भएको छु धेरैभन्दा धेरै मुक्त प्राप्त भएका छन् हामीलाई म आलो पालो तपाईँहरूको मुक्त खरबहरू जोड्दै जानेछु हामी सँगै रहनुहोला भिजन सुन्दै रहनुहोला झस्किरहन्छु घरिघरि के हुने हो झस्किरहन्छु घरिघरि के पो हुने हो चिन्ता लाग्छ मनभरि के पो हुने हो घरमाथि बर्खु रुख ढल्यो सपनीमा बढिरहेको छ धर्केछरी के पो हुने हो यो मुक्तक मुक्तकार नेत्र विक्रम कान्छाजीको रामपुर ओखलढुङ्गा उहाँको घर हो निकै मनसुने मुक्तकको साथमा नेत्र विक्रम कान्छाजी आउनुभयो मुक्तक मालाको आजको यो बसाईमा नेत्र विक्रम कान्छाजीका यिनै मुक्त खरबहरूसँगै श्रोता मैले मुक्तकको सिलसिला शुरू गर्न चाहे कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ रत्ना पुन मगर्जीको श्रम गर्दै निभाउँदै भूमिका गल्ली गल्लीमा छौं श्रम गर्दै निभाउँदै भूमिका गल्ली गल्लीमा छौ कोमल मन बनाउँदै फिका गल्ली गल्लीमा छौ खै कहाँ छ ए सरकार हाम्रो बाल अधिकार म जस्ता कयौं बाल बालिका गल्ली गल्लीमा छौ रत्ना पुन रुकुम पश्चिमबाट आउँदै गर्नुहुन्छ यसरी नै मिठो माया बाँडेर अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ गीता श्री शर्माजीको उहाँले गान्तोक सिक्किमबाट हामीलाई सम्झनु भएको छ दुई पाइला अघि सरेर हेर्दा फत्रक्कै गल्नेहरू देखिन्छन् दुई पाइला अघि सरेर हेर्दा फत्रक्कै गल्नेहरू देखिन्छन् अरूको चासो गर्दा गर्दै यही टङ्ग ठल्नेहरू देखिन्छन् मान्छे चिन्नलाई आफूले थोरै दुःख पाएको हुनुपर्दो रहेछ अनि अलि कति उन्नति गरे दन्दनी पल्नेहरू देखिन्छन् गीताश्री शर्माजी गान्तोक सिक्किमबाट सम्भवत पहिलो पटक आउनुभयो हामीहरू समक्ष अर्को मुक्त मसँग छ मुक्तकार हुनुहुन्छ थुमान छेत्री सिम्पलजी वनगाड कुपिण्डे नगरपालिका तीन सल्यान उहाँको घर हो एक पैसा कसैले दिँदैनन् कोही रुँदा पनि एक पैसा कसैले दिँदैनन् कोही रुँदा पनि मान्छे खुसी छैनन् पैसा हुँदा पनि नहुँदा पनि कतिसम्म रकमे भएछन् मान्छे हेर्नुहोस् त सम्पत्ति नै माग्छन् मन्दिरमा मूर्ति छुँदा पनि हो नि यो मुक्त थुमान छेत्रीजीको सल्यानबाट आउनुभयो हामीहरू समक्ष अर्को मुक्तक छ उहाँसँग किस्मत केसीजीको दोहा कतार अहिले उहाँ हुनुहुन्छ नेपालको ठेगाना भने लेख्न छुटाउनु भएछ रात दिन भिन्न पाइँदैन कसले बुझ्ने रात दिन भिन्न पाइँदैन कसले बुझ्ने आफ्नो पराइ चिन्न पाइँदैन कसले बुझ्ने रहर त हजारौं हुन्छ परदेशीको मनमा चाहेका सबै चिज किन्न पाइँदैन कसले बुझ्ने किस्मत केसीजी हालदोहा कतारबाट यसरी सम्झनुभयो अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौ यो समयमा मसँग निर्मला साई ठकुरीजीको मुक्तक रहेको छ दैलेख उहाँको घर हो कविता श्रेष्ठजीसँग यो समयमा गीत रहेको छ राजकुमार भगरको शब्द संगीतमा रहेको अन्जु पन्तजीले गाउनु भएको बदलियो तिमी म मुक्त राख्छु तपाईँहरू समक्ष निर्मला साई ठकुरीजीको सँगसँगै गीत तपाईँहरूले सुन्नु नै हुनेछ जिन्दगीमा मान्छे चिन्न नसक्नु भूल भयो जिन्दगीमा मान्छे चिन्न नसक्नु भूल भयो त्यसैले त आँखा आँखाभरि आँसुको मूल भयो जोसँग जीवन बिताउने सपना देखेकी थिए उसैले छोडिदियो रमिता हेर्नेको भूल भयो बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदलियो जीवन तर उस्तै छ उस्तै छ यो माया तर उस्तै छ म उस्तै छ यो माया बदलियो तिमी बदलियो साई 不愁。 साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार निर्मला शाही ठकुरीजीको मुक्त खराबहरूसँगै श्रोता तपाईँले यो गीत सुन्नुभयो रेडिभिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु पाएपछि म भन्दा धनी खोसिएको छ पाएपछि म भन्दा धनी खोसिएको छ जाँदा अन्तै खुसी हुन्छु भनी खोसिएको छ धन नै धनको प्रेमी पाएर खुसी हुनुको सट्टा मुहारमा भएको मुस्कान पनि खोसिएको छ ओहो हो हो हो मोहन बा प्रवासी मनोजीको मुक्तक बुनपा दस बजाङ उहाँको घर हो हाल भारतमा हुनुहुन्छ निकै सुन्दर मुक्त खराबहरूको साथमा हामीलाई मिठो माया बाँड्दै गर्नुहुन्छ मोहन भाग प्रवासी मनोजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मोहनजीको नै छ हजुर यो पाला मसँग मुक्तक छ मोहन सिंह घरती महर्जीको मत फरक हुन सक्छ विचार फरक हुन सक्छ मत फरक हुन सक्छ विचार फरक हुन सक्छ भित्री मनभन्दा बाहिरी संसार फरक हुन सक्छ म कसरी विश्वास गरौं कलियुगका सीताहरूलाई मुकुण्डो भित्र लुकेको अनुहार फरक हुन सक्छ यो मुक्तक मोहन सिंह घरती मगर्जीको बागचौर नगरपालिका दुई थारमा रे सलियान उहाँको घर हो मोहन सिंह घरती मगर्जी पनि निकै सुन्दर मुक्त परेको साथमा हामीलाई सम्झँदै गर्नुहुन्छ विगत केही अङ्कमा भने उहाँलाई हामीले हाम्रो कार्यक्रममा समेट्न सकिरहेका थिएनौं कता हराउनु भएको थियो कुन्नी अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ खुमन सुस्लिङ मगर्जीको गुल्मी उहाँको घर हो साँचो मायामा बीस मिसायो कसरी साँचो मायामा विष मिसायो कसरी जान्न मन छ मदेखि रिसायो कसरी मायाको तापक्रम त धरी उच्च थियो बरफ जस्तै आज चिसायो कसरी यसरी प्रश्न खुमन सुस्लिङ मगर्जीको सम्भवतः पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको डिएस बैरागीजी हुनुहुन्छ रुकुम पश्चिमबाट उहाँ पनि पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको सम्हाल्छु मन पागल हुन्न कति भनियो कति सम्हाल्छु मन पागल हुन्न कति भनियो कति निष्ठुरीको तस्बिर छुन्न कति भनियो कति यी आँखाबाट आँसु बग्न कहिल्यै छोडेनन् तिम्रो यादमा रुँदै रुन्न कति भनियो कति डिएस भइरहेकी सी रुकुम पश्चिमबाट अर्को मुक्तक म लिन्छु कार्यक्रममा मसँग मुक्तक छ आले मगर्सीको बन्दीपुर तनहु उहाँको घर हो मकै भाँच्छु अनि पोल्छु बफाउँछु बारीमा गएर मकै भाँच्छु अनि पोल्छु बफाउँछु बारीमा गएर पालै पाल ढोल ढ्याङ्रो ठटाउँछु बारीमा गएर तिमी पो सहरिया चोक चोकमा कुकुर डुलाउँछौ म त सबेरै जान्छु बाँदर थपाउँछु बारीमा गएर रश्मि नाले मगर्ची बन्दीपुर तनहुबाट मुक्तक मालाको यो वसाईमा अश्विनजी तपाईँको जस्तै पीडा हाम्रोतिर पनि छ बिहान उज्यालो भएदेखि बेलुका साँझ नसकुन्जेलसम्म एक एकजना चाहिँ बाँदर धपाउन बसिरहनु पर्छ कार्यक्रममा श्रोता अर्को एउटा गीत सुनौ मसँग डाक्टर रमेश केसीजीको मुक्तक छ रामेछाप उहाँको घर हो हाल प्युठानमा हुनुहुन्छ कविताजीसँग यो समयमा गीत रहेको छ नारायण गोपालजीले गाउनु भएको दिपक जङ्गमजीको सप्तता संगीतमा रहेको मसँग मुक्तक डाक्टर रमेश केसीजीको मुक्तक सुनौ सँगसँगै गीत तपाईँहरू समक्ष राख्नु नै हुनेछ कविताजीले मलाई असाध्यै मन परेकी हो तिमी मलाई असाध्यै मन परेकी हो तिमी मै मन पराइ छेउ सरेकी हो तिमी भगवानले फुर्सदमा यति आई बनाए कि कि त सोची स्वर्गबाट झरेकी हो तिमी तिमीलाई साँझको शीतल वातावरणमा फुल फुलेको मौसममा यो साँझको शीतल वातावरणमा यो मनलाई कसरी सम्हालु म नपी बेहोस बेहोस कहिले नछुट्ने नशा भनौँ कि फुल भनौँ कि जुन भनो फुल भनौँ कि जुन भनौँ उपमा धेरै म के दिउँ तिमीलाई मन कि मायालो भनौँ तिमीलाई म नजर के ही बोल न खोलदा कापे का आधर के ही झुके झुके का नजर के ही बोल न खोलदा कापे का आधर बिया खा का गहिरा कहिले नछुट्ने तिर्सना भनु कि फुल भनु कि जुन भनु फुल भनु कि जुन भनु डाक्टर रमेश केसीजीको मुक्त खराबहरूसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ तिम्रा यादहरूको पछि धाउँदै हिँड्ने पानी परेको छ तिम्रा यादहरूको पछि धाउँदै हिँड्ने पानी परेको छ कहिले रुँदै कहिले गाउँदै हिँड्ने बानी परेको छ यहाँ मन दुखेको छ म भित्रभित्रै टुटेको छु प्रिया बस यो भिडहरूमा मुस्कुराउँदै हिँड्ने पानी परेको छ प्रदेव बज्यू तामाङजी सिन्धुली हायुटारबाट आउनुभयो मुक्तकमालाको व्यवसायमा प्रदेव बज्यू तामाङजी योभन्दा अगाडि पनि आउनुभएको थियो कार्यक्रममा म सम्झिरहेको छु अर्को मुक्तक म लिन्छु उहाँसँग मुक्तक छ शिवराज कर्ती मगर्जीको माडी एक जोबाङ रोल्पा उहाँको घर हो आलुमा दोहा कतारमा हुनुहुन्छ गर्दैछौ लहै लहैमा उसको संगत विचार गर्नु है गर्दैछौ लहै लहैमा उसको संगत विचार गर्नुहोई आउला नि फेरि आपत विपद विचार है माया प्रेमको कति पनि फर हुँदैन भन्छन् हेर ख्याल ख्यालैमा चाला इज्जत विचार है यसरी विचार गर्न अनुरोध मुक्तकमा मुक्तकार शिवराज खर्ती मगर्जीको रोल्पा खर्राहाल पोहा कतारबाट हामीलाई मुक्तक पठाउनुभयो अर्को मुक्तक छ मसँग मदन मणि तुलुङ राईजीको यो मुक्तक उहाँले हामीलाई सोलु खुम्बुबाट पठाउनु भएको हो जसले खर्च गर्यो उसले घर बनायो जसले खर्च गर्यो उसले घर बनायो एक एक गर्दै मान्छेले शहर बनायो आखिर पानी बग्नु ठुलो कुरो होइन ढुङ्गा समेत बगेर त बगर बनायो मदन मणि तोलुङ राईजी यो पटक मुक्तक मालाको यो वसाईमा यसरी आउनुभयो निर्मल दर्जी पाँच कफन नगरपालिका चार संखुवा सभाबाट हामीलाई मुक्तकमा यसो भन्नुहुन्छ सँगै जिउँछ सँगै मर्छ बेला बेलामा सँगै जिउँछ सँगै मर्छ बेला बेलामा सबैभन्दा बढी माया गर्छ बेला बेलामा अनि मात्र जिन्दगी चेतिन्छ बुझिन्छ यस्तै भ्रममा पर्नुपर्छ बेला बेलामा निर्मल दर्जीजी सम्भवतः पटक हुनुपर्छ है तपाईँ यहाँ मेरो समक्ष आउनुभएको दीपक गोले बीसीजीको मुक्तक छ श्रोता अबको क्रममा दुल्लु नगरपालिका तिन दैलेख उहाँको घर हो घरी घरी लहर लाग्छ किन होला घरी घरी लहर लाग्छ किन होला यही मनमा डर लाग्छ किन होला जसले जिन्दगीमा घात गरेकी थिए असै उसैको भर लाग्छ किन होला किन होला किन होला दिपक गोले विशेषजी उहाँ पनि सम्भवतः पहिलो पटक नै हुनुपर्छ आउनुभएको अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा सांगीतिक कोसेली तपाईँहरू समक्ष राख्छौं रोशन खड्काजीको मुक्त यो समयमा मसँग छ दारमा पाँच सल्यान उहाँको घर हो कविताजीसँग यो समयमा गीत रहेको छ जन्म राईजीको आवाजमा रहेको शब्द तथा संगीतमा रहेको मुक्त राख्छु रोशन खड्काजीको गीत त हामी सँगसँगै सुन्ने नै छौ धरती रहन्सिल तु आकाश रहन्सिल धरती रहन्सिल तु आकाश रहन्सिल म जिउँदो छु भन्ने आवाज रहन्सिल यो मुटुले तिमीलाई माया गरिरहन्छ शरीरमा रगत रहन्सिल सास रहन्सिल यो सास धडकन रहन्जेल 一米三个 क्लासिकका मुक्त खराबहरूसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा आजको कार्यक्रम मुक्त मालामा म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु कहाँसम्म पुगे होलान् के गर्दैछन् सोचिरहन्छु कहाँसम्म पुगे होलान् के गर्दैछन् सोचिरहन्छु आइहाल्छ त्यही पलको याद छन् सोचिरहन्छु म सफलताको सिँढी चढ्दा खुट्टा तान्ने मित्रलाई आशा आफ्नै भनौ या भनौ दुश्मन सोचिरहन्छु यसरी सोच मग्न मुक्तकमा मुक्तकार भूपेन्द्र ओलीजी तुलसीपुर दाङबाट उहाँले हामीलाई भयो पहिलो पटक हुनुपर्छ भूपेन्द्र ओलीजी हामीहरू समक्ष आउनु भएको अर्को मुक्तक म कार्यक्रममा लिन्छु सँगसँगै साहित्यिक प्रेमी उमेश विश्वकर्माजीको कालीकोट उहाँको घर हाल हुनुहुन्छ भारतको बेंगलोरमा यो जिन्दगी जानी नजानी सकियो यो जिन्दगी जानी नसानी सकियो रुँदा रुँदै आँखाबाट पानी सकियो परदेश गएको छोरा कहिले फर्केन पर्खाइमा बुहारीको जवानी सकियो एउटा पीड़ा मार्मिक ढंगले साहित्यिक प्रेमी उमेश विश्वकर्माजीले उठाउनुभयो एउटा बाध्यतालाई समेट्नुभयो अर्को मुक्त तिलक शेर्पालीजीको रहेको छ रुकुम पश्चिम उहाँको घर हो हाल तुलसी पुर्ताङमा हुनुहुन्छ लगाउँदै छोरे दोष मेरै टाढा हुनलाई लगाउँदै छोरे दोष मेरै टाढा हुनलाई पीड़ा मात्रै दियो यति धेरै टाढा हुनलाई गल्ती भए माफी माग्छु भन्दै त थिए यार रसिद बनायो माया कतिखेरै टाढा हुनलाई तिलक शिरपालीजी हजुर रुकुम पश्चिम हाल तुलसीपुर दाङ अर्को मुक्तक मसँग छ कर्ण दयालजीको मेलौली भैतडी उहाँको घर हो अछेल इमान्दार भन्दा ठूलो खुराफात देखिन्छ अचेल इमानदार भन्दा ठूलो खुरापात देखिन्छ मान्छे मान्छेकी बीचमा अझै जातपात देखिन्छ बाहिर कागजमा समानता लेख्ने तर भित्र भित्र भेदभाव बचाउन ठूला बडाहरूकै हात देखिन्छ व्यङ्ग्य यसरी मुक्तकमा दयालजीको उहाँ पनि सम्भवत पहिलो पटक हुनुपर्छ अर्को मुक्तक छ मसँग प्रकाश विश्वकर्मा जुन भनेर लेख्नु भएको छ शुभ कालिका गाउँपालिका आठ कालीकोट उहाँको घर हो तिमी मन्दिरको शालिग्राम र मकरको ढुङ्गा जस्तै हौ तिमी मन्दिरको शालिग्राम र मकरको ढुङ्गा जस्तै हौ कुल्सेर गयो ठेस लगाउने एक सफरको ढुङ्गा जस्तै हौ हेऱ्यौ त केवल रूप रङ र आकार प्रकारहरू सबै पत्थर नै थिए आखिर बगरको ढुङ्गा जस्तै हुँ प्रकाश विश्वकर्माजी हुनुहुन्थ्यो मुक्तकार अब नै श्रोता हामी अर्को एउटा गीत सुन्छौं रिदम बुढा मगर्जीको मुक्तक मसँग छ पोखरा जाजर कोटबाट उहाँले भयो यो समयमा गीत छ हामीहरू समक्ष राजेश पायल राईजी र सञ्जीवनीजीले गाउनु भएको थापा सीताजीले लेख्नु भएको सुरेश अधिकारीजीको संगीतमा रहेको मुक्तक सुनौ रिदम बुढा मगर्जीको सँगसँगै गीत तपाईँहरू समक्ष हामी राख्ने नै छौं खै किन हो आज भोलि पहिले जस्तो छैन खै किन हो आज भोलि पहिले जस्तो छैन बोल्दिनौ मन खोली पहिले जस्तो छैन माया गर्ने भेट्यौ कि कोही फेरियो त्यो मन प्रिय तिम्रो बोली पहिले जस्तो छैन आज भोलि तिमीले हिँड्ने बाटो छोड्यौ ओ आज भोलि तिमीले हिँड्ने बाटो छोड्यो बिराए कि रिसायो कि अन्तै माया जोड्यो ए बिराए कि रिसायो कि कि अन्तै माया तिमीले पनि भइगो नि भेटमा नजर मोड्यो तिमीले पनि भइगो नि भेटमा नजर मोड्यो बिराएकी रिसायो कि के अन्तै माया जो कि कि कि अन्तै निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता मुक्तक माला तपाईँ सुन्दै हुनुहुन्छ आजलाई भने मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै श्रोता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 मिशनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्का सम्झाउँदै मदन भण्डारी जाँदा जाँदै रिकेश गुरूङजीको गीत तपाईँहरू समक्ष छोड्न चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा भर नमस्कार शुभरात्रि केही गल्ती भयो होला कहाँ भयो सोच्नै सकिन नराम्रो शब्द बोले होला यो ठलाई रोक्नै सकिन अब जाने नै त हौ तिमी हतार पनि नगरिदेऊ म पनि जान्छु धेरै टाढा एकैछिन त हुने बोलिदेऊ फेरि भेट नहोला भोलि राख है फेरि भेट नहोला हेरिराख है फेरि भेट नहोला भोलि राख है फेरि भेट नहोला हेरिराख है फेरि पर्ला याद होला सँगै भिजेको बाटोहरू भेटिएन सँगै डुलेको आँसु झर्ला मन रोला राख है नलैजाउ मेरो चिनोहरू गाह्रो होला है अब जाने नै त हौ तिमी तिम्रोसँग बस है भेट होला अर्को जुनीमा यो जुनी त यस्तै भयो है फेरि भेट नहोला भुलिदिनु है फेरि भेट नहोला नपर्खिनु है फेरि भेट नहोला राख है फेरि भेट नहोला हेरिराख है